टिप्पणी पूर्वी चितवनको पदमपुरमा सहकारीको जग्गा खरिदको विषयलाई लिएर स्थानीयवासी र बीच झडप तीनजना घाइते नवलप्रासीको राकासुलीमा पहिरोमा परि बेपत्ता भएका मध्ये दुईजनाको शव भेटियो थाइल्याण्डमा भएको सड़क दुर्घटनामा उन्नाइसजनाको मृत्यु बीसजना घाइते नियमित रूपमा बिहानको नास्ता नखाने मानिसमा हृदयघात हुने एक अध्ययनको निष्कर्ष र जेराड मार्टिनो स्पेनिस क्याटलन बार्सिलोनाको नयाँ प्रशिक्षकमा नियुक्त नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गरेको छ आयोगले नगरपालिकाको वडा कार्यालय र गाउँ विकास समितिको कार्यालय मार्फत मतदाता नामावली प्रकाशन गरेको हो असार मसान्तसम्म दर्ता भएको फोटोसहितको मतदाता नामावली दावी विरोधको लागि प्रकाशन गरेको आयोगले जनाएको छ आयोगले आफ्नो विवरणमा भएको भए वा हालको ठेगाना परिवर्तन भए सच्याउन चार दिनको समय दिएको छ आयोगले सूचना जारी गरी कसैको नाम र विवरणमा आफ्नो दावी विरोध भए साउन छ गत छ दिनदेखि साउन छ दिनभित्र प्रमाणसहित पेस गर्ने समय आयोगले दिएको छ नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले टिकटका लागि आफ्नो निवास नधाउन नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ सभापति सुशील कोइरालाले तत्काल गाउँ गएर जनतालाई कंग्रेसको एजेन्डाबारे बुझाउन र चुनावका विषयमा माहौल बनाउन आग्रह गर्नुभयो संगठनलाई बलियो बनाउन योगदान दिने व्यक्तिहरूलाई नै पार्टीले निर्वाचनमा उठाउने उहाँले दावी गर्नुभयो हामीलाई रिझाएर होइन जनतालाई रिझाउनुहोस् त्यसपछि मात्रै तपाईँको टिकट पक्का हुनेछ कोइरालाले भन्नुभयो जनतामा को कति लोकप्रिय छ भन्ने भन्ने कुरा नै टिकट वितरणको मुख्य मापदण्ड हुनेछ आज आफ्नो निवासमा नेता कार्यकर्ताहरूसँग कुराकानी गर्दै कोइरालाको कोइरालाले भन्नुभयो मङ्सिर मङ्सिर चार गतेका लागि तय गरेको संविधानसभा निर्वाचन भार्ने षड्यन्त्र भइरहेको उहाँले दावी समेत गर्नुभयो उहाँले निर्वाचन नदिएर अन्यलतामा फाइदा उठाउन खोज्नेहरू निर्वाचनको विपक्षमा रहेको टिप्पणी गर्नुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले राष्ट्रियताको सवालमा पूर्व राजा मात्र नभई पूर्व पञ्चहरूसँग पनि सहकार्य हुन सक्ने बताउनु भएको छ नुवाकोटको विदुरमा आज भएको कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले दरबारियालाई अपवित्र र संसदवादीलाई पवित्र सम्झने मनस्थितिमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो राष्ट्रियताका विषयमा जोसँग पनि सहकार्य हुने भन्दै वैद्यले भन्नुभयो अहिले देश कसले बेचिरहेको छ हेर्नुपर्छ देशलाई दरबारियाको तुलनामा संसदवादीहरूले बेचिरहेका छन् पक्कै देश नबेच्नेसँग सहकार्य हुन सक्छ साम्राज्यवादी र विस्तारवादीको इसारमा आउनेहरूले देश बेचिरहेकाले वैदेशिक प्रतिक्रियावादीबाट निर्देशित बहुदलीय संसदवादी संस्कार संस्कारलाई परिवर्तन गर्नु नै अहिलेको पहिलो आवश्यकता भएको उहाँले बताउनुभयो राष्ट्रियता जोगाउन सबै देशभक्त एक हुनुपर्ने उहाँको भनाइ छ वैद्यले आगामी चुनाव बहिष्कार मात्र नभई हुनै नदिने रणनीतिमा आफ्नो पार्टी लागेको बताउनुभयो नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष सीपी गजरेले सर्वपक्षीय गोलमेज सम्मेलनबाट मात्र संविधान सभा निर्वाचन र संविधान निर्माणको सर्वसम्मत आधार तय हुन सक्ने बताउनु भएको छ क्रान्तिकारी पत्रकार महासंघ बाँकेले आज नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो गोलमेज सम्मेलनलाई हाम्रो दलको मात्र एजेण्डा बनाउन खोजेका छैनौं यो सबै दलको साझा सहमति एजेण्डा बन्नुपर्छ आफ्नो दलले अगाडि सारेको माग पूरा नभए संविधान सभा निर्वाचनमा भाग नलिने अडान दोहोऱ्याउँदै उहाँले सहमति बिना जबरजस्ती निर्वाचन गरी बहिष्कार गरिने चेतावनी दिनुभयो एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले केही क्रान्तिकारीहरूले अहिले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रवादी देख्न थाल्नु विडम्बनापूर्ण भएको बताउनु भएको छ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले गणतन्त्र बिनाको राष्ट्रियताको कुरा गर्नु टाउको बिनाको शरीर भएको टिप्पणी गर्नुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले मुलुकलाई निकास दिन पूर्व राजा ज्ञानेन्द्र शाहसँग पनि सहकार्य गर्न सकिने अभिव्यक्ति दिएपछि भट्टराईले सो कुराको घुमाउरो पारामा खण्डन गर्नुभएको हो तीन ठूला राजनैतिक दलका प्रभावशाली नेताहरूले नेकपा माओवादी र संघीय लोकतान्त्रिक मोर्चा सहितका असन्तुष्ट दलहरूलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउन चार शक्तिबीच भएको एघार बुद्धे राजनैतिक सहमति र राष्ट्रपतिद्वारा जारी पच्चीस बुद्धे बादरका अड्काउ आदेशमा संशोधन गर्न तयार रहेको बताउनु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता पोष्ट बहादुर बोगटी कंग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले सचिव शंकर पोखरेलले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् साक्षात्कार ए माओवादी नेता पोष्ट बहादुर बोगटीले मंगसुर चार गतेको निर्वाचन र सरकारको खारेजी बाहेक सबै विषयमा सम्झौता गर्न तयार रहेको प्रश्न पार्दै चार शक्ति बीच भएको एघार बुधे राजनैतिक सहमति र राष्ट्रपतिद्वारा जारी पच्चीस बुधे बादड़का फुका आदेशमा संशोधन गर्न तयार रहेको प्रश्न पार्नुभयो व्यवस्था भनेकै गिभ एण्ड टेक भएकोले असन्तुष्ट पक्षहरूको सबै माग पूरा हुने नसक्ने भन्दै उच्च स्तरीय राजनैतिक समितिको विस्तार गोलमेल सम्मेलन गर्ने र विगतमा संविधान सभामा भएका सहमतिलाई स्वीकार्ने विषयमा पनि आफूहरू सकारात्मक रहेको उहाँले बताउनुभयो यद्यपि उहाँले वार्ता निर्वाचन केन्द्रित भएर गरिने बताउनुभयो नेपाली कंग्रेसका नेता अर्जुन नरसिंह केसले सरकारको परिवर्तन र निर्वाचनको मिति सार्ने बाहेक सबै असन्तुष्ट पक्षहरूको माग पूरा गर्नुपर्ने पक्षमा कंग्रेस रहेको प्रश्न पार्दै अहिलेको सरकार हटाउँदा निर्वाचन पर धकेलिने भएकोले त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने ठोकुवा गर्नुभयो उहाँले भन्नुभयो सरकार परिवर्तन र निर्वाचनको मिति सार्ने बाहेकको सबै मागमा कंग्रेस पुग्छ असन्तुष्ट पक्षले अघि सारेको मागमा आफ्नो सैद्धान्तिक सहमति भए पनि व्यावहारिक रूपमा राजनैतिक शून्यताको अवस्था भएकोले निर्वाचनको विकल्प नभएको उहाँको तर्क थियो त्यसै गरी नेकपा एमालेका सचिव शङ्कर पोखरेलले निर्वाचनको सुनिश्चितताको लागि चार शक्तिबीच भएको एघार बुधे राजनैतिक सहमति र राष्ट्रपतिद्वारा जारी पच्चिस बुधे बादाडका फुका आदेशमा तलमाथि हुन सक्ने बताउनुभयो यद्यपि उहाँले त्यसको खारेजी भने असम्भव रहेको प्रश्न पार्नुभयो विस्तृत शान्ति सम्झौता र बाह्र बुधे सहमतिले लोकतन्त्र र संविधान सभालाई आत्मसात गरेकोले चुनाव बहिष्कार गर्ने कुरा सैद्धान्तिक रूपमा नै गलत भएको आरोप लगाउँदै उहाँले हिजो भएका सबै कुराहरू गलत थियो भन्ने मान्यता स्थापित स्थगित गराउन पनि असन्तुष्ट दलहरूलाई निर्वाचनमा जानुपर्ने बाध्यता रहेको दावी गर्नुभयो कार्यक्रममा नेकपा माओवादीका सचिव देवप्रसाद गुरुङले यथास्थितिमा चुनाव गर्न खोजे त्यो कुनै पनि हालतमा नमान्ने र बहिष्कार गर्ने स्पष्ट पार्दै भन्नुभयो जबरजस्ती चुनाव गर्न खोजे जीवन मरणको सङ्घर्ष गर्न तयार छौँ निषेध गरे मुलुकमा दुर्घटना हुन्छ चार दलसँग तागत भए गरेर देखाए हुन्छ हामी पनि चुप लागेर बस्दैनौँ प्रतिकार गर्छौँ उहाँले भन्नुभयो विदेशीलाई अधिकार दिएर रित्तो संविधान विधानसभाको निर्वाचन गर्नुको औचित्य नभएको भन्दै जबरजस्ती गरी राष्ट्रिय स्वाधीनताको लागि सबै राष्ट्रवादीसँग सहकार्य गरेर अगाडि बढ्ने चेतावनी दिनुभयो मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा मङ्सिर चारमा संविधान सभाको निर्वाचन हुनै नसक्ने भन्दै जबरजस्ती निर्वाचन गर्न खोजिए मुलुक आन्तरिक द्वन्द्वमा फस्ने र त्यसको जिम्मेवार चार दलले लिनुपर्ने बताउनुभयो उहाँले त्यस्तो चुनावको विरुद्धमा आफूहरूले सडक आन्दोलन गर्ने बताउनुभयो मुलुक एघार बुधे हजार पच्चिस बुधे आदेशले उत्पन्न गरेको राजनैतिक सङ्कटमा फँसेकाले पहिला राजनैतिक समस्या हल हुनुपर्ने भन्दै राजनैतिक समस्यालाई हल नगरी हुने निर्वाचनले निकास दिनै नसक्ने ठोकुवा गर्नुभयो नेपाली कंग्रेसका केन्द्रीय सदस्य केशोर सिंह राठौरले राजतन्त्रको बारेमा विचार गर्ने बेला गएको बताउनु भएको छ आज नेपाल प्रेस युनियन चितवनको नारायणगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य राठौरले कंग्रेसले विश्वास गर्न छाडेको दिन राजतन्त्रको अन्त्य भएकाले त्यसमा विचार नहुने प्रश्न पार्नुभयो केही दिनअघि कंग्रेस नेता शोशाङ्क कुरेलाले एक अन्तर्राष्ट्रिय संसार माध्यममा कंग्रेसले राजतन्त्रको बारेमा विचार गर्न सक्ने धारणा राखेको सम्बन्धमा उहाँले कडा आलोचना गर्नुभयो कंग्रेसलाई राजतन्त्रले विश्वास गर्न छाडेपछि कंग्रेसले पनि राजतन्त्रको विश्वास गर्न छाडेको उहाँको भनाइ थियो नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका राठौरले नेविसंघ चितवनको विवाद केन्द्रले छिट्टै टुङ्ग्याउने जानकारी दिनुभयो उहाँले अहिले चितवनमा रहेका कुनै पनि सङ्घका पदाधिकारी वैधानिक नभएको दावी पनि गर्नुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल भोलिदेखि भारत भ्रमणमा जानुहुने भएको छ भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा एमाले सचिव नेता ने एमाले वरिष्ठ नेता नेपाल भोलि भारत भ्रमणमा जान लाग्नु भएको हो कङ्ग्रेस वरिष्ठ नेता शेरबहादुर देवा फर्केको केही समयपछि नेपाल भारत जान लाग्नु भएको हो नेपालका साथमा महासचिव ईश्वर पोखरेल विदेश विभाग सदस्य राजन भट्टराई पनि रहनुहुनेछ पाँच दिने भ्रमणका क्रममा पूर्व प्रधानमन्त्री नेपालले भारतीय प्रधानमन्त्री भारतीय केही वरिष्ठ नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ त्यस्तै नालन्दा विश्वविद्यालयको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने पनि कार्यक्रम छ नेपाल भोलि अपरान्न पाउने पाँच बजे भारत प्रस्थान गर्ने कार्यक्रम छ आज नेपालले भारत भ्रमणका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनु भएको छ दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पुगी भारत भ्रमणका एजेन्डा आफूले गर्ने भेटका विषयमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ राष्ट्रपति डाक्टर यादवले निर्वाचनमा दलहरूबीच भइरहेको छलफलका विषयमा चासो राख्नु भएको थियो उहाँले असन्तुष्ट दलसँग वार्ता गरी सबै राजनैतिक दललाई भाग लिने वातावरण मिलाउन सुझाव दिएको नेता नेपालले जानकारी दिनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामी समयमा कम्तीमा एक तिहाई स्थानमा विजय हासिल गर्ने दावी गरेको छ पार्टी केन्द्रीय कार्य सम्पादन समितिले निर्वाचनमा अत्यन्तै गम्भीरताको साथ युद्धस्तरमा लाग्न चुनावको तयारीमा पार्टीका सबै तह र निकायका कार्यकर्ताहरूलाई निर्देशन दिने निर्णय पनि गरेको आज पत्रकार सम्मेलनमा जानकारी दिएको थियो बैठकले निर्वाचनको तयारीको सिलसिलामा आगामी भदौ दस गते पचहत्तर जिल्लाका जिल्ला अध्यक्ष र केन्द्रीय समितिका संयुक्त बैठक काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ बैठकले निर्वाचनलाई राष्ट्रिय एकता र अखण्डताको सुदृढीकरण तथा सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य स्थापना गर्न सशक्त जनमत सिर्जना गर्ने वस्तुको रूपमा उपयोग गर्दै भदौ पच्चिसदेखि असोज चौध गतेसम्म राष्ट्रिय यात्रा गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले बताउनुभयो सो अभियान गोर्खाबाट सुरु भई देशका सबै जिल्लामा पुग्नेछ पालो रिपोर्टको रत्नगरको टाढी र बकुलर क्षेत्रमा सुरु गरेको ढल निर्माण कार्य बिचमै अलपत्रमा परेको छ निर्माण कार्य अलपत्र हुँदाखेरि टाँडी र बकुलरका व्यापारीलाई समस्या परेको छ सुजिता हमालको एक रिपोर्ट रत्नगरको टाढी बजार र बकुलरमा सुरु गरिएको ढल निर्माणको काम अचानक रोकिएको छ आर्थिक वर्ष सकिन लाग्दा बजेट फिरिज हुने डरले सुरु गरिएको ढल निर्माण काम आर्थिक वर्ष सकिएपछि रोकिएको हो सडक डिभिजन कार्यालयले बजेट फिरिज हुने डरले हतारमा ज्येष्ठ सात गति काम सुरु गरेको थियो काम सुरु गरेर बजेट जोगिएपछि आर्थिक वर्ष सकिए लगत्तै काम बन्द भएको छ ढल निर्माण कार्य सुरु गरी लथालिङ्ग पारेर छाडेका कारण त्यसको असर स्थानीय व्यवसायीलाई परेको छ लामो समयसम्म ढल निर्माण हुन नसक्दा स्थानीय व्यवसायी तथा बासिन्दाहरूले हैरानी खेप्न बाध्य भएका छन् ढल निर्माणका लागि खनिएको खाल्टो र थुपारिएको माटोको कारण रत्नगरको टाँडी र बकुलर क्षेत्रमा आवत जावत गर्न मुस्किल भएको छ वर्षायाममा सुरु गरिएकाले पानी परेका बेला हिलो र घाम लाग्ने बेला धुलो उड्ने गरेकाले स्थानीयले शास्ति खेप्नु परेको छ पसलै अगाडि खाल्टो खनिएर बिचमा काम रोकिनाले व्यापारमा पचास प्रतिशत घटेको रत्नगर एक बकुलरका सुवेदी पुस्तक पसलका खगेन्द्र सुवेदी कार्यालयले निर्माण गर्न थियो निर्माण र काम छैन ढल निर्माणको बालुवा राखेर व्यापारीहरू ग्राहकहरू आउन ठुलो अवरोध भएको छ पचास पर्सेन्ट व्यापारमा चाहिँ घाटा लागेको छ झन्डै दिनदेखि काम रोकिएका कारण स्थानीयहरू सडक डिभिजन कार्यप्रति रुष्ट निर्माणको काम बिस दिनदेखि रोकिएको प्रति विकास सरोकार मञ्च रत्नगरका अध्यक्ष जनी अहमद शेख अनि यो एकदमै अब दुर्भाग्यपूर्ण कुराहरू भइरहेको होइन हामीले पनि वास्तव योजनाहरूलाई एकदम अगाडि बढ्न खोजिरहेको थियौँ हामीले यहाँ चाँदा चाँदै पनि यो योजना चाहिँ आफ्नो क्षेत्रको लापरवाही गर्दाखेरि भइरहेको छ अब हामीले यसलाई एकदम प्रेसर गरिरहेका उहाँसँग पनि मैले यसमा चाहिँ उनीहरूलाई भेटेर यसको विषयमा कुराकानी गरेको थिएँ होइन तर यहाँ के भयो भन्नुभयो भने उहाँहरू सम्पर्कमा आउनु पाइरहनु भएको छैन हामीले यसलाई आन्दोलनमा तयार गरेर छौँ अब यसको विकल्प हामीले देखिरहेका छैनौँ भाग भागहरू भन्ने खालको सुन्नु कुरा सुन्नु आइरहेको छ दोस्रो कारण भनेको यसको क्वालिटीमा एकदमै यो यति गिराएर यसको क्वालिटी बनाइएको छ कि यसको कुनै आधारै देखिएन कि नगरपालिकाभित्र ढल निर्माण गर्ने जिम्मा नगरपालिकाको भए पनि मुख्य राजमार्गमा पर्ने भएकाले सडक डिभिजन कार्यालयले यस क्षेत्रमा ढल निर्माण गर्ने कार्य सुरु गरेको थियो राजमार्गमा पर्ने सडक भएकाले आफैले ढल निर्माण कार्य सुरु गरे पनि किन निरन्तर रूपमा सञ्चालन हुन सकेन त सडक डिभिजन कार्यालयका एक इन्जिनियर बिचमा त पानी सानी परेको थियो त्यसले गर्दा रोकिया रोकिया थियो आज आज खन्दैछ भोलि पनि खन्छ त्यहाँ टाढी चौकतिर होइन केही महिना अघि मुख्य राजमार्ग बिग्रिएर हैरानी खेपेका रत्नगरवासी अहिले भने ढल्युराट भएको लापरवाहीका कारण अर्को शास्ति खेप्न बाध्य भएका छन् अब बाँकी समाचार पूर्वी चितुनको पदमपुर गाविसमा सहकारीको जग्गा खरिदको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच आज झडप भएको छ झडपमा दुई प्रहरी सहित तीनजना घाइते भएका छन् घाइते हुनेहरूमा प्रहरी सहायक निरीक्षक रत्न विक हवलदार रामलाल भगत र स्थानीय दिपापुरी रहेका छन् त्यस्तै प्रहरीले एक दर्जन गाउँलेलाई नियन्त्रणमा लिएको छ पदमपुर गाविस पाँचमा रहेको साना किसान कृषि सहकारी संस्थाका शेर सदस्यको एक समूहले ताला लगाएको थियो सहकारीको भवन निर्माण निर्माणका लागि जग्गा खरिद गर्दा प्रक्रिया नपुर्याएको भन्दै असन्तुष्ट शिर सदस्यले विशेष साधारण सभाको माग राखेर रा ताला लगाएका थिए जग्गा खरिद गर्ने समूहले सोमबार ताला फोरेपछि असन्तुष्ट पक्षले विवाद गर्दा दुई पक्षबीच झडप भएको थियो पछि प्रहरीले घटना नियन्त्रणमा लिने प्रयास गर्दा दोहोरो झडप भएको हो भवन निर्माणका लागि बिना प्रक्रिया तेह्र धुर जग्गा सोह्र लाख रुपियाँमा खरिद गरेपछि शिर सदस्यबीच विवाद भएको हो नवलप्रासीको राकासुली गाविस नम्बर नौ चन्दनटार गाउँमा सोमबार दिउँसो गएको पहिरोमा परि बेपत्ता भएका एकै घरका पाँच परिवार मध्ये दुईजनाको शव आज फेला परेको छ बेपत्ता भएका साठी वर्षीय धनबहादुर राईका मध्ये नेजका छोरा बाइस वर्षीय फुलमान र दस वर्षीय नातिनी बेमलाको शव अरुणखोलाले बगाएर ल्याएको अवस्थामा आज प्रसौनी गाविसको आठमा फेला परेको प्रहरीले जनाएको छ सहित बेपत्ता भएका निजका नाति नातिनाहरू दस वर्षे कविता र सवर्षीय तेलचन्द्रको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब प्रेक्षक एवं निमित्त प्रहरी प्रमुख प्रकाश राणाभाटले जानकारी दिनुभयो पहिरो जाँदा बेपत्ता धनबहादुर राईको घरसहित सात घर पहिरोमा पुरिएको थियो घटनास्थल राजमार्गको नयाँ बेलहानीदेखि चालिस किलोमिटर उत्तर पहाडी क्षेत्रमा रहेको छ सो क्षेत्रमा सोमबार गएको प्रहरीको उद्धार टोली आज बिहान मात्र घटनास्थलमा पुगेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी नायब प्रेक्षक राणा भाटले बताउनुभयो सञ्चार सम्पर्क हुन कठिन भएकाले आज साँझसम्म क्षतिको सम्पूर्ण विवरण आउने नवलप्रासी प्रहरीले जनाएको छ नेपाल सरकार शिक्षक सेवा आयोगले गत पौष बिस गते रिक्त धरबन्दीमा खुला गरेको विज्ञापनप्रति अस्थायी शिक्षक संघ समिति चितवनले आपत्ति जनाएको छ आयोगले दुई हजार त्रिसठी साल वैशाख दस गते अघिका सत्र हजार एक सय रिक्त दरबन्दी रिजर्भ राखी दुई हजार त्रिसठी साल वैशाख एघार गतेदेखिका तेह्र हजार एक सय पैँतिस रिक्त शिक्षक दरबन्दीको लागि मात्र विज्ञापन गरेको भन्दै आपत्ति जनाएको हो शिक्षक सेवाले दुई हजार त्रिसठी वैशाख दस गते अघि नियुक्त भएका अस्थायी शिक्षकहरूलाई परिणाम असफल भए पनि नहटाउने र दुई हजार त्रिसठी वैशाख दस गतेपछि नियुक्त भएका अस्थायी शिक्षकहरूलाई परिणाम असफल भए हटाउने रणनीति लिएको शङ्का समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ शिक्षक सेवा आयोगको यो कार्यले अस्थायी शिक्षकहरूलाई विभाजित बनाएको भन्दै अस्थायी शिक्षकहरू आन्दोलित भएको जनाइएको छ एउटै विद्यालयमा एकै किसिमबाट कार्यरतस्ता शिक्षकहरू एक दिनको फरकले कोही हट्नुपर्ने कोही परीक्षामा असफल भए पनि शिक्षक पदमा नै रहिरहन पाउने गरी निकालिएको विज्ञापन मानव अधिकार शिक्षा दुई हजार अठाइस विपरीत रहेको सङ्घले समिति सङ्घर्ष समितिले जनाएको छ आयोगको यो पक्षपात निर्णयको विरुद्धमा साउन पच्चिस गतेबाट जिल्लादेखि केन्द्रसम्म शैक्षिक केन्द्रहरूमा धरना दिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ बाराको मनहरुवा गाविसका सचिव शङ्कर पर्साईमाथि आज बिहान आक्रमण भएको छ मनहरुवाको गाविस बडहरुवा टोलस्थित आफ्नै घरमा आज बिहान स्थानीय वृद्ध वृद्धहरूलाई सामाजिक सुरक्षा भत्ता बाबतको रकम वितरण गरिरहेका बेला सचिव परसाईलाई स्थानीय युवाहरूले आक्रमण गरेका हुन् युवाहरूको आक्रमणबाट कुटपिटका कारण गाविस सचिव पर्साईको देब्रे आँखामा गम्भीर चोट लागेको जैतापुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक नारायण श्रेष्ठले जानकारी दिनुभयो सामाजिक सुरक्षा भत्ता वितरणमा विभेद गरेको भन्दै युवाहरूले गाविस सचिव प्रसाईलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् गाविस सचिवलाई कुटपिटमा संलग्नलाई प्रहरले नियन्त्रणमा लिएको छ सुन चाँदीको भाव आज पनि बढेको छ सोमबार कायम भएको भावमा आज पाँच सय रुपियाँले बढेर सुन्तोलाको बाहन्न हजार सात सय रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ सोमबार सुन्तोलाको बाहन्न हजार दुई सय रुपियाँ थियो अन्तर्राष्ट्रिय बजारमा अस्थिरता छाएकाले सुनको भाव घटबड भइरहेको महासंघले जनाएको छ आज चाँदी पनि तोलामा पन्ध्र रुपियाँले बढेको छ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 मोबाइल नम्बर अंठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस विदेशका समाचार थाइल्याण्डमा भएको एक सडक दुर्घटनामा उन्नाइसजनाको मृत्यु भएको छ बिसजना घाइते भएका छन् आज बिहान सारा बोरी प्रान्तमा एउटा बस र मालवाहक ट्रक ठोकिँदा दुर्घटना भएको बिबिसीले जनाएको छ मृत्यु हुनेमा सबैजना बसका यात्रु रहेको बताइएको छ दुई तलले रहेको बसमा कति यात्रु थिए भन्ने खुलाइएको छैन प्रहरीले ट्रकका चालकलाई भने नियन्त्रणमा लिएको छ नियमित रूपमा बिहानको नास्ता नखाने मानिसमा हृदयघात अथवा घातक मुटु रोग हुन सक्ने एक अध्ययनले देखाएको छ अमेरिकी विज्ञहरूले पैंतालिसदेखि बयासी वर्षका छब्बीस हजार मानिसमा गरेको अध्ययनले यस्तो तथ्य देखाएको हो नियमित जस्तो बिहान नास्ता नखाने मानिसमा अरू मानिसको तुलनामा हृदयघात हुने सम्भावना सत्ताइस प्रतिशत हुने अध्ययनको निष्कर्ष छ बिहानको नास्ता नखाने मानिसमा ढिलो गरी खाना खाँदा एकैपल्ट धेरै खाने हुँदा मोटोपना उच्च रक्तचाप उच्च कोलेस्ट्रोल र मधुमेह को समस्या हुने र यसैको कारण हृदयघातको जोखिम हुने अध्ययनकर्ताहरूको दावी छ यस्तै राति सुत्ने बेलामा अर्थात् ढिलो गरी खाना खानेहरूमा पनि मुटुरोगको जोखिम पचपन्न प्रतिशत बढी हुने अध्ययनले देखाएको छ नियमित रूपमा बिहान खाजा खाने दिउँसोको खाना कम खाने र दिनमा धेरैपल्ट थोरै थोरै खानु स्वास्थ्यको लागि उचित हुने अध्ययनकर्ताको सुझाव छ खेल समाचार दक्षिण अफ्रिका र श्रीलङ्का बीचको दोस्रो एक दिवसीय क्रिकेट अहिले जारी छ टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले मध्यम प्रदर्शन गरेको छ उसले समाचार तयार पार्दासम्म उन्तिस दशमलव एक ओभरको खेलमा तीन विकेट गुमाएर एक सय बिस रन जोडेको छ श्रीलङ्काका लागि अहिले तिलक रत्ने दिलसान र लाहेरी थ्रिमानी क्रिजमा छन् दिलसान त्रिचालिस र थ्रिमानी पाँच रन बनाएर क्रिजमा रहेका छन् यसअघि प्रारम्भिक ब्याट्सम्यान उपल थरङ्गा तीन कुमारा साङ्गाकारा सैतिस र महिला जयवर्धने सत्र रन बनाएर पेब्लियन फर्किएका छन् पाँच एक दिवसीय क्रिकेटको श्रृङ्खलामा श्रीलङ्का एक शून्यले अघि रहेको छ टेटा उपनामले परिचित जेराडो मार्टिनो स्पेनिस क्याथलम बार्सिलोनाको नयाँ प्रशिक्षक नियुक्त भएका छन् स्पेनिस च्याम्पियन्स बार्सिलोनाले आज ग दुई वर्ष सहमति भएको घोषणा गरेको हो न्युवेल्स ओल्ड ब्याजका प्रशिक्षक पचास वर्ष अर्जेन्टिनी मार्टिनोले नोर्लेटिटो भिल्ला नोभको स्थान लिनेछन् न्युवेल्स ओल्ड ब्याज अर्जेन्टिनी लिग च्याम्पियन हुन् बार्सिलोनाको अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सी पनि मोटिनोको पक्षमा देखिएका छन् उनले भनेका छन् उनी एक महान प्रशिक्षक हुन् क्यान्सरको उपचारको कारण भिलानोभले हालै मात्र बार्सिलोना छाड्ने निर्णय गरेका थिए खेल जीवनमा बुलेटिन प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचन आयोगद्वारा मतदाता प्रकाशन त्रुटि भए सच्याउन चार दिनको समय टिकटका लागि आफ्नो निवास नधाउन नेता कार्यकर्तालाई कङ्ग्रेस सभापति कोइरालाको आग्रह पूर्व पूर्व पञ्चहरूसँग पनि सहकार्य हुन सक्ने नेकपा माओवादीका अध्यक्ष वैद्यको अभिव्यक्ति गणतन्त्र बिनाको राष्ट्रियताको कुरा गर्नु टाउको बिनाको शरीर भएको ए माओवादी नेता भट्टराईको टिप्पणी पूर्वी चितवनको पदमपुरमा सहकारीको जग्गा खरिदको विषयलाई लिएर स्थानीयवासी र बीच झडप तीनजना घाइते नवलप्रासीको राकाचुलीमा पहिरोमा परि बेपत्ता भएका मध्ये दुईजनाको शव भेटियो थाइल्यान्डमा भएको सडक दुर्घटनामा उन्नाइसजनाको मृत्यु बिसजना घाइते नियमित रूपमा बिहानको नास्ता नखाने मानिसमा हृदयघात हुने एक अध्ययनको निष्कर्ष र जेराड मार्टिनो स्पेनिस क्याटलोन बार्सिलोनाको नयाँ प्रशिक्षकमा नियुक्त अवस्त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी सम्झनासँगै ध्रुवराज बिदा भई नमस्कार एस अर्पण बुलेटिनको साथमा एटिच्युड मल्टी एकाडेमी